कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौ हसाऊ गाउँ अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम just for enjoy hello hi आ नमस्ते कार्यक्रम जस्ट फर इन्जोयलाई फर्किएर बस्नुहुने तपाईँ सम्पूर्ण सम्पूर्णमा हार्दिक हार्दिक हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल radio radio Arpan hundred four point five megahertz तपाईँसँगै हामीलाई इन्टरनेट अनलाइनमा पनि W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकैको नाम रहेर पनि सुन्न सक्नुहुन्छ प्रोग्राम हो जस्ट फर इन्जोय हामी प्रत्येक दिन आउने गर्छौँ आज पनि आइसकेका सौ बिहान एघार बजेको अर्पण खबर सुनिसक्नु भएको छ देश विदेशका घटना कार्यक्रम सुनेखिन खबर पनि सुनिसक्नु भएको छ र यो समय मात्र इन्जोयको जस्ट फर इन्जोय यति बेला कन्ट्रोलमा हुनुहुन्छ राज र अनिरबाट हामी दुईजना छौँ म सम्झना र सम्झना मात्र छैन सम्झनाको साथमा म प्रतीक्षा पनि छु तपाईँलाई फुल्ली रूपमा इन्टरटेन गराउनको लागि आज पनि हामी प्रोग्राम जस्ट जो लिएर तपाईँको माझमा आइसकेका छौँ र सबभन्दा पहिले त तपाईँलाई आउनुहोस् भन्छौँ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ सुन्नु सबभन्दा पाँच सौ त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस हामीले सधैँ भनिरहेको छौँ यहाँलाई कम्तै होला तर पनि नयाँ नयाँ साथीहरू हुनुहुन्छ भने उहाँको लागि मैले भन्दैछु zero five six five six three three three two र zero five six five six three three three थ्रीमा चाहिँ कल गर्नुहोला आज हामी दुईजना आएको त्यसो त हामी दुईजना आएपछि त्यसै पनि <laughs> रमाइलो हुन्छ होइन <laughs> राजलाई पनि रमाइलो लाग्छ हामी दुईजना आएर अगाडि बसेपछि लाग्छ हामी हामी है तर के गर्छ आज हाँस्ने भनेपछि अब धेरैभन्दा धेरै अब के के हुन्छ आज जोकिङ हुन्छ नि हाँस्ने भनेपछि जोक चुटकिला सुनाउँछ मैले सुन्छु मैले सुनाउँछु सम्झेराले सुन्छ सबै साथीहरू म भन्दा चाहिँ एकदमै जाने च्याम्पियन जोक सुनाउनु चाहिँ हाम्रो प्रतीक्षाजी हुनुहुन्छ र तपाईँहरूलाई थाहा नै छ होला र सुरुमा प्रतीक्षा हामी के गर्छौँ भनेर स्पेसली सबैभन्दा पहिले त साथीहरूलाई आउनु भनेर भनिसक्यौँ दुईवटा बाटो तपाईँको लागि खुलै तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यति बेला भने हामी प्रोग्रामको स्टार्ट गर्न चाहन्छौँ एउटा नेक्स्ट निकै नै रमाइलो खालको गीतबाट घर से हम चल तो दिए जाने ये राहें अपने जाएंगी कहाँ मिट्टी की खुशबू आए पलकों पे आंसू लाए पलकों पे रह जाएगा यादों का जहाँ मंजिल नहीं है जाना है कारवा चलना अकेले है यहाँ मिले तुझे फिर क्यों नजर तन्हा दिल तन्हा सफर ढूंढे तुझे फिर क्यों नजर तन्हा दिल दिलकश सारे देखे झिलमिल सितारे देखे आंखों में फिर भी तेरा चेहरा है जवान कितनी बरसाते आई कितनी सौगाते लाई कानों में फिर भी गूंजे तेरी ही सदा आंसू लाए पलकों पे रह जाएगा यादों का जहां मंजिल नहीं है जाना है कारवां तपाईँ यति बेला प्रोग्राम जस्ट फ्रेन्ड सुनिराख्नु भएको छ radio Arpan hundred four point five hertz tune गरेर साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ कार्यक्रम जस्ट फ्रेन्जे लिएर हामी प्रत्येक दिन आउने गर्छौँ आज पनि आइसकेका छौँ मात्र तपाईँ आउनु बाँकी हो कल गर्नुहोस् आज चाहिँ हामीले कुनै ल्याएको छैन होइन ल्याएको जे टपिक बिना नै आज हामी निकै रमाइलो गर्छौँ आज स्पेसली हामी के गर्छौँ भने यहाँहरूको प्रतिभा यहाँलाई जोक्स भन्न आउँछ मुक्तक भन्न आउँछ गीत गाउन आउँछ अथवा जे पनि यहाँको क्यारिकेचर हुनसक्छ यहाँको जे प्रतिभा छ त्यो चाहिँ तपाईँ कल गर्नुहोस् फेरि नम्बर भन्न चाहे शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा फोन लाइन यहाँको लागि बिल्कुलै खुल्ला छन् र म चाहिँ प्रतीक्षालाई भन्छु मलाई बोर लागिसक्यो प्रतीक्षा <laughs> है एउटा जोक्स भनेर भन त सुनाउँदा मैले जोक्स भन्नु पऱ्यो है राजले पनि हुन्छ भन्नुहोस् भनेर भनिराख्नु भएको छ ठिकै छ म एउटा जोक सुनाउँछु सम्झाउन पनि एकदम हाँसो लाग्छ होला <laughs> राज हाँसो <laughs> मैले नभन्दै है त्यही त र साथीहरूलाई पनि तपाईँहरूलाई पनि जोक्स आउँछ रमाइलो खालको जोक्स आउँछ हामीसँग यसरी रमाइलो गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला भने चाहिँ म एउटा तपाईँलाई एकदम रमाइलो खालको जोक्स सुनाउँछु दुईवटा एकजना एउटा सासु एकजना बुहारी होइन दुईजनाको बिचमा चाहिँ कुराकानी भएछ डिस्कस भनौँ न अझ होइन अलिकति घोचेको पारामा भन्ने कुराहरू हुन्छ होइन सासूले चाहिँ के भनेछन् भने अब खाना बनाउनु पऱ्यो बुहारी मान्छे भएपछि त होइन अनि त्यसपछि खाना बनाउने क्रममा चाहिँ अनि खाना पाकिसकेपछि अनि सासूले चाहिँ के भनेछन् भने नि तेरो दुई दुईवटा आँखा के काम चामलमा ढुङ्गा पनि राम्रोसँग केलाउन सक्दिनस् भनेर सासूले भनेछन् होइन अनि बुवाले के भनेछन् थाहा छ के भनिनु होला के थाहा बुवाले चाहिँ के भनेछन् भने तिम्रो बत्तिसवटा दाँतको के काम नि एउटा दुईवटा ढुङ्गा पनि सक्दिनौ रे <laughs> oh, प्रोग्राम जस प्रेमजी तपाईँ सुनिराख्नु भएको छ तपाईँलाई पनि आउन मन लागेको छ भने होला सम्झनाले पनि जोक सुनाउनु खोज्या हो कि जस्तो लागिरहेको छ माथि माथि पक्कै प्रतीक्षाले सुनाएपछि पक्कै मलाई रिक्वेस्ट गर्छु होला भनेर म चाहिँ पिर मानिरहेको छु है तर खासै त्यस्तो त आउँदैन तर पनि एउटा के भन्नु है सोच है राजलाई पनि आउँछ अरे राजले पनि अलिक पछि म भन्छु भन्दै हुन्छ के चाहिँ भन्नु भन्दाखेरि ल त एउटा सम्झेँ है एउटा दुईजना साथीहरू थियो अरे हुन्छ नि विवाह गरेका साथीहरू हुन्छ नि त दुईजना अनि त्यसपछि कुरा भइरहेको रहेछ है एउटा साथीले एउटाको नाम गोपाल अर्को नाम हरि होइन अनि गोपालले भनेछ अरे कि तिमी अर्को जन्ममा के भएर जन्मन चाहन्छौ हरि भनेर भनेको अरे कि यदि तिमीले अर्को जन्म लियो भने चाहिँ के भएर जन्मिन चाहन्छौ भनेर चाहिँ गोपालले हरिलाई प्रश्न गर्यो हरिले भनेछ अरे <laughs> सुन्दै जाउनु पहिला अनि हरिले भनेछ म त साङ्ला भएर जन्मन चाहन्छु भनेर भनेछ अरे अनि जाबो साङ्ला तिमीलाई किन भनेर सोध्दैछ होइन किनकि मेरो श्रीमती यार साङ्लादेखि भन्दा अरू डराउँदै डराउँदैन साङ्लादेखि मात्रै डराउँदै रहेछ भनेपछि उसलाई श्रीमतीलाई डराउनु लाग्यो भने नि साङ्ला भएर झन् भनेपछि श्रीमती निकै हेपी रहेछ निकै नै कस्तो हाँसो लाग्यो मलाई चाहिँ एकदम धेरै हाँसो लाग्यो सम्झनाको जोक्सले होइन पेट दुखिसक्यो ल ठिकै छ प्रोग्राम जस पर इन्जोय तपाईँ सुनिराख्नु भएको छ राज्य हेर्न हाँस्नु राज्य हाँसेर दाँत पुरा देखिन्छ हामी चाहिँ प्रोग्राममा रहेर मात्र तपाईँलाई इन्टरटेन गराउने कोसिस गर्छौँ कार्यक्रमको उद्देश्य खासै केही छैन तपाईँसँग जस्ट फर इन्जोय यति बेला पनि प्रोग्राममा फेरि पनि हामी अर्को एउटा निकै नै रमाइलो खालको म्युजिक तपाईँको माझमा प्ले गर्छौँ कर गई मुझको दिल में दीवाना मेरा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 प्रतिबद्धता रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल केही तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीलाई कहिले पनि भेट्दैन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौँ हसाउ गाउँ अनि रुमाउ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम just for enjoy short commercial break पछिको समयमा फेरि पनि हार्दिक स्वागत छ कार्यक्रम जस्ट फर इन्जोयमा तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल radio radio hundred four point five मेगा हर्जसँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिरहनु भएको छ सुन्न सक्नुहुन्छ कन्ट्रोलमा हुनुहुन्छ राज र तपाईँसँग हामी बोलिरहेका छौँ म सम्झना <laughs> सम्झना मात्र बोलिरहेको जस्तो लाग्थ्यो मलाई जे बल्ल सम्झेर चाहिँ हामी दुईजना म छिटो छिटो छिटो बोलिरहेको थिएँ नि त अब प्रतीक्षाको पालो ल बल्ल टन्न बोलाउँछु नि हामी प्रोग्राम जस्ट फर इन्जोय तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ यदि आउन चाहनुहुन्छ तपाईँसँग कुनै प्रतिभा छ तपाईँभित्र केही प्रतिभा छ हामीसँग सेयर गर्न चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ प्रतीक्षा प्रतीक्षामा छ पक्कै पनि हो पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ त्यसो त तपाईँ फोन सम्पर्कमा आउनु भएन भनेर त्यति धेरै दुःख चाहिँ लागेको छैन किनभने आज धेरै रमाइलो भइरहेको सम्झना छ <laughs> मसँग सम्झना छ सम्झनासँग मजु त्यही भएर अलि रमाइलो भइरहेछ त्यसमाथि पनि अब साथीहरूले हुन त सुनिराख्नु भएको छ फोन गर्ने समय पनि नहुन सक्छ होइन बिहानको समय छ खाना खानुभयो या खाने तर्फमा हुनुहुन्छ तपाईँ कतै सानी होइन होइन अथवा गइसक्नु होला आफ्नो व्यस्त समयको बावजुद पनि हामीलाई सुनिरहनु भएको छ भन्ने चाहिँ आशा गरेका छौँ पक्कै पनि र प्रोग्राममा हामी विभिन्न खालका विभिन्न वर्षनका विभिन्न क्याटेगोरीका गीतहरू पनि सुन्ने गर्छौँ हामीले दुईवटा गीत सुनिसकेका छौँ फेरि पनि राजको रोसायमा मिठा मिठा गीतहरू हामी सुनाउने नै छौँ त्यसभन्दा अगाडि फेरि पनि प्रतीक्षा रिक्वेस्ट गर्छु एउटा मिठो जोक्सको लागि ल जस्तो <laughs> एउटा जोक्स प्रति मैले भनिहालेँ अब सम्झनालाई नै एकपटक चाहिँ सम्झनालाई चान्स दिन्छ त्यस पछाडि चाहिँ पनि साथीहरूलाई पनि अलिक बोरिङ लागेर होला आफ्नो काममा बिजी हुनुहुन्छ होला त्यो बेलामा एकदम के भन्छ <laughs> ल ठिकै छ मैले अलिक अगाडि सुनेको तर फेरि म आफैले पुरा भन्न सक्छु कि सक्दिनँ तर पनि है त एउटा चाहिँ के हुन्छ नि कानको प्रब्लम भएछ अरे त्यसपछि ऊ चाहिँ क्लिनिक गएछ अरे डक्टर भाटा हुन्छ नि अनि मेरो चाहिँ डक्टर साहब मेरो कान एकदम दुखिरहेछ के गर्नुपर्ने हो भनेर भनेसरी अनि डक्टरले हेरेपछि ए तपाईँको समस्या अलिक जटिल छ अपरेसन गर्नुपर्छ ल दुई चार दिनपछि आउनुहोस् भनेर भनेसरी होइन अनि पछि दुई चार दिनपछि गएछ अरे त्यसपछि ल अपरेसन गर्नुपर्छ भनेर पुरा अपरेसन थिएटरमा लगेर होइन पुरै अपरेसन भ्याइसकेर पुरा बेडमा ल्याइसकेपछि अनि हातमा पुरा हुन्छ नि ल बताइदिँदै कि ल तपाईँको अपरेसन चाहिँ एकदमै सक्सेस भयो एकदम राम्रो छ भनेर ठुलो एकदम रमाइलो कानको अपरेसन तपाईँको एकदम ठिक छ ल सक्सेस भयो भनेर ठुलो स्वयले रमाइलो ताले भनेछ अरे हजुर के भन्नुभयो अरे हजुरले केही पनि <laughs> भनेर बिरामीले भनेछ अरे भनेपछि राज्य <laughs> बिचराले चाहिँ अपरेसन सफल भयो भनेको बिचराले कानै सुनेको हुन्छ हजुर के भन्नु अरे भनेपछि अपरेसन कस्तो भएछ त भन्ने कुरा हामीले त्यसै अनुमान लाउन सक्छौँ भनेपछि चाहिँ अपरेसन फेल भयो त <laughs> अनि हजुर त पुरा रमाइलो शैली हुन्छ नि ल हजुरको अपरेसन चाहिँ एकदम सक्सेस भयो भनेर एन्सर गरेर हुन्छ नि <laughs> रमाइलो पाराले भनेको त हजुर के भन्नुभयो अरे भनेर भने अरे कस्तो लाग्यो जोक्स एकदम रमाइलो लाग्यो एकदम अचम्म लाग्यो हाँसो लाग्यो कि एकदम धेरै <laughs> अब पालो प्रतीक्षाको एउटा भन त त्यसपछि हामी एउटा गीत सुन्छौँ पक्कै पनि सुन्नुपर्छ साथीहरूले यति बेला रेडियो नै राख्नु भएको छ होला अलिकति रमाइलो पनि बनाइदिनु पऱ्यो होइन एउटा जोक्स भन त्यसपछि गीत सुन्छौँ हामी ल ठिक छ त्यसमा मैले अहिले पहिल्यै एकदम स्कुल लेभलमा पढ्दाखेरि नै सुनेको एउटा जोक चाहिँ एकदम याद छ कि मलाई अहिले होइन <laughs> त्यही चाहिँ म सुनाउँछु साथीहरूको पनि एकदम बोरिङमा हुनुहुन्छ भने पनि हल्का फ्रेस गराइदिन्छु माइन्डलाई होइन एउटा बच्चा चाहिँ स्कुल जाने बेलामा चाहिँ बच्चालाई चाहिँ बाबुले चाहिँ आफ्नो बुवाले भन्नुभएछ होइन बाबु तिम्रो आज स्कुलमा पहिलो दिन हो त्यसैले तिमी चाहिँ सरहरूसँग मिठो मिठो मात्र बोला है भनेर भन्नुभएछ अरे होइन बुवाले छोरालाई पहिलो दिनमा स्कुल जाने दिन रहेछ अनि मिठो मिठो बोला है भनेर भन्नुभएछ अरे अनि छोराले हुन्छ बुवा भनेछ अरे अनि उस्किल गएछ अरे क्या त्यो बच्चा होइन अनि त्यसपछि सरले के भन्नुभएछ थाहा छ भन तिम्रो नाम के हो बाबु भनेर सोध्नु भएछ होइन अनि बिचरा अब उसलाई त बाबाले अब मिठो मिठो बोलाए बाबु भनेर पठाउनु भएको थियो क्यारे <laughs> अनि सरले चाहिँ बाबु तिम्रो नाम के हो भनेर सोध्नु भएछ अनि त्यसपछि चाहिँ बालकले चाहिँ के भनेछ भने रसबरी भनेर लागेछ कि <laughs> अनि त्यसपछि सरले तिम्रो बुवाको ए तिम्रो बुवा आमाको नाम के हो नि भनेर फेरि सरले पछि क्वेसन गर्नुभएछ होइन अनि त्यसपछि बालकले चाहिँ मेरो बुवाको नाम चाहिँ लड्डु अनि आमाको नाम चाहिँ जेरी भनेर भनेछ अरे होइन <laughs> अनि तिमी कहाँ बस्छौ नि भनेर भन्दाखेरि म मिठाईको बटाउ ठाउँमा बस्छु भनेर भानुचारी भनेपछि यहाँबाट के बुझिन्छ हाँसो लागेन सम्झना एकदम <laughs> भनेपछि बिचरा बच्चालाई मिठो मिठो भन्नु भने अब उसले मिठाईको नाम सारा मिठाईको मन पनि मन पनि मिठाईको नाम चाहिँ दियो उसले अब के गर्नु बिचरा मिठो बोल भनेर म राजी प्रोग्राम जस्ट फर इन्जोयमा छौँ आज अलिकति धेरै हाँसिरहेको छौँ किन भन्दाखेरि जोक्सले पनि अलिकति धेरै हँसाइरहेको छ तपाईँलाई पनि हाँसो लागिरहेछ होला हामी हाँस्या देखेर नै तपाईँलाई हाँसो लागिरहेछ होला जे होस् कुरा हामीले भनेको जोक्सहरू सुनेर चाहिँ हाँस्नुहोस् तपाईँको एकैछिन भयो भने तपाईँको त्यो माइन्डलाई चाहिँ फ्रेस बनाउने कोसिसमा छौँ सक्नुहुन्छ भने फोन लाइनमा पनि आउनु सक्नुहुन्न भने सुनेर चाहिँ साथ दिनुहोस् यस्तै नम्बर भन्छु प्रतीक्षा सुने सबभन्दा पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा आउनुहोला हामीसँग समय अलिक कम छ आजको लागि त्यसले पनि यहाँलाई फेरि कुनै जोक छ मुक्तक छ क्यारिकेचर गर्न आउँछ भने अझै हामी तपाईँको कुरा सुनेर पनि हाँस्छौँ हामी हामी आफै कति हाँसेर नि होइन पक्कै पनि बोर लागिरहेको छ अब चाहिँ राजी एउटा गीत सुन्छौँ हाम्रो बोली अलिक धेरै भयो कि अब हामी एउटा गीत सुन्छौँ जब हम चले हो गया ये होता है प्यार क्या इसने जाना तेरी आंखों में जन्नत बसा के चला तेरी जुल्फों की छाव में चलता चला तेरे नैनों में चैन तेरे लम्बे खुशी तुझको ही मैं पहली बार जब हम मिले हाथों में हाथ जब हम चले हो गया ये दिल दीवाना होता है प्यार क्या इतने जाना तेरी खुशी तुझको ही मैं मोहब्बत बना के चला वो पहली बार जब हम मिले हो गए शुरू के सिलसिले हो गया ये खुशी खुदा ना करे हो कभी दूरियां वो पहली बार जब हम मिले हाथों में हाथ जब हम चले हो गया ये दिल दीवाना तुम मुझे कभी छोड़ के मत जाना तपाईँ यति बेला प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ radio Arpan hundred four point five मेगाहर्चमा ट्युन गरेर साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ आज प्रोग्राममा सम्झनाले मैले जोग गरेर चाहिँ तपाईँलाई एकदम धेरै रमाइलो दिने कोसिस गरिरहेको छौँ होइन कतिसम्म इन्टरटेन लिनुभएको छ गर्नुभएको छ त्यो त तपाईँलाई नै थाहा होला जे होस् आज चाहिँ तपाईँसँग कुराकानी त हुन सकिराखेको छैन तैपनि हामी एकजना बोलेर भए पनि यहाँलाई चाहिँ रमाइलो गरिदिने चाहिँ प्रयासमा छौँ हामी कतिवटा जोक्स नि धेरै धेरै हाँस्दा हाँस्दा एकदम रमाइलो भइरहेछ क्या हाँस्दाखेरि होइन <laughs> राजलाई पनि एकदम हाँसो लगाइरहेको छ अझ जोक्स भन्नु न भनेर भनिराख्नु भएको छ राजले धेरै जोक्स नभनौँ राज्य साथीहरूलाई पनि फेरि बोर लाग्ला उफ बिदा भाग्नुपर्छ एकदमै भाग्यमान हुने <laughs> नमस्कार गर्नुभएको थियो <laughs> राज्यको नमस्कार खायौँ हामीले भनेपछि अब हामी पनि बिदा माग्ने हामीले माग्नै पऱ्यो नमस्कार गरेपछि नमस्कार फर्काउनै पर्यो होइन अब भने प्रोग्रामबाट बिदा हुनुपर्छ यतिन्जेलसम्म तपाईँले प्रोग्राम सुनेर बस्नुभयो जसले इन्जेलाई साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु र इन्टरनेट लाइनमा पनि W W W dot radio dot कमबाट पनि विश्वको जुनसुकै गुनामा रहेर हामीलाई सुनिदिनु भयो यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र तिन्जेलको साथको लागि सँगै राजीले हामीलाई तिन्जेलसम्म साथ दिनुभयो मिठा मिठा गीतहरू सुनाउनु भयो यहाँलाई पनि हार्दिक हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौँ सँगै आजको लागि कार्यक्रम जस्ट फर इन्जोयबाट आजको यस एपिसोडबाट पनि प्रतीक्षा र म सँगै एकैसाथ हामी भइसक्यो ओके गुड बाई बाहों में है मेरी कसम तुझको सनम दूर कहीं ना जा